प्रहरीका एआईजी साउद शान्ति सुरक्षा सुपरिवेक्षणका लागि सुदूरपश्चिम भ्रमणमा गैर स्याउली सड़क खण्डमा प्रहरी बीट स्थापनाका लागि सम्भावित अध्ययन गर्न निर्देशन चिसो बढेसँगै बझाङका चार सय एकानब्बे विद्यालय बन्द तलब नपाएको भन्दै शिक्षकले पढाउन छोडेपछि बैतलीको एक माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी बैतडीमा पुँजीगत बजेट हालसम्म अठार प्रतिशत मात्रै खर्च दार्चुलाको एक टोली विकास माग्दै काठमाडौँमा र संघीय संरचनामा स्थानीय तह अन्तर्गत गाउँपालिकामा अधिकृत र गाविस सचिवलाई उडा सचिव बनाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु शान्ति सुरक्षाको सुपरिवेक्षणका लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी केदार प्रकाश साउद सुदूरपश्चिमका जिल्लाको अवलोकन भ्रमणमा आएका छन् यस क्षेत्रका हरेक जिल्लाका प्रहरीका समस्या र प्रहरीसँग नागरिकको अपेक्षा लगायतका विषयमा जानकारी दिन सुदूरपश्चिममा आएका एआईजी साउदले हिजो डडेलधुरामा जिल्ला प्रहरी कार्यालय डडेलधुराले आयोजना गरेको प्रहरी नागरिक अन्तर्क्रिया कार्यक्रममा स्थित विभिन्न क्षेत्र तथा निकायका व्यक्तिहरूबाट सुझाव लिएका छन् अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले जिल्लामा मदिरा सेवन र आत्महत्याका विषय शान्ति सुरक्षाको प्रमुख चुनौतीको रूपमा रहेको बताएका थिए साथै क्षमताभन्दा बढ़ी यात्रु बोक्दा जिल्लामा सवारी दुर्घटनाहरू हुने गरेकाले यसको नियन्त्रण हुनुपर्ने समेत उनीहरूले बताएका थिए यसका साथसाथै भीमदत्त राजमार्गको गैरादेखि स्याउले बजारसम्मको लामो दूरीमा एउटा प्रहरी बेट आवश्यक रहेको अत्तरिया स्याउले सड़क खण्डमा लागू गरिएको टाइम कार्ड प्रभावकारी तवरले लागू हुन नसकेको तथा ट्राफिक प्रहरले बदमाशी गर्ने गरेको सीमानाकामा नेपालीहरूले पाउने दुःख सीमानाकाहरूबाट हुने तस्करी कञ्चनपुरको नेबिल बैंकको रकम लुटपाटको घटना चालकको मापसी जाँचका लागि ब्रेथवाइजर मेसिन अभाव ट्राफिक जरिवाना बढाइएपछि केही समय घटेको सवारी कार्यवाही संख्या फेरि बढ्न थालेको र यसको कारण खोज्नुपर्ने लगायतका विषयमा समेत सहभागीहरूले जिज्ञासा राखेका थिए सहभागीहरूको सुझाव तथा जिज्ञासापछि अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालयको कार्य विभाग प्रमुख रहेका एआईजी साउदले गैरदेखि स्याउले बजारसम्मको मध्यभागमा ट्राफिक बीट स्थापना गर्न सकिने विषयमा सम्भावित अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रेमबहादुर साईलाई निर्देशन दिएका छन् यस्तै सहभागीहरूले टाइम कार्डको प्रभावकारी कार्यान्वयन नभएको बारे अनुभवहरू सुनाएपछि उनले त्यसलाई व्यवस्थित बनाउन कार्यक्रममै सहभागी रहेका क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विजय कुमार भट्टलाई समेत निर्देशन दिएका छन् साथै भारतसँगको सीमामा देखिएका समस्या हल गर्न छिमेकी राष्ट्रका समकक्षीसँग समन्वय गर्न समेत डीआईजीलाई निर्देशन दिएका छन् नवेल बैंकको रकम लुटपाट घटनाको अनुसन्धान जारी रहेको उनले जानकारी गराएका छन् यसको अनुसन्धानका लागि अहिले गोप्य रूपमा तीनवटा टीमहरूले अनुसन्धान जारी राखेको डीआईजी भट्टले समेत जानकारी गराएका छन् घटना अनुसन्धानकै क्रममा रहेको र अनुसन्धानको प्रक्रियालाई ठ्याक्कै प्रतिशतमा भन्न नसकिने उनले बताएका छन् सकौं पहिलेका अपराधिक घटनाहरूका दोषी अहिले पक्राउ परिरहेको दावी गर्दै डीआईजी भट्टले सुदूर अनुसन्धानबाट अपराधी पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन् कार्यक्रममा एआईजी साउदले दुर्घटना न्यूनीकरणका लागि सवारी चालक अनुमति पत्रका विषयमा केही नीति परिवर्तन गर्नुपर्ने देखिएको बताएका छन् यसैबीच कार्यक्रममै सुदूरपश्चिमाञ्चल प्रहरी प्रमुख डीआईजी भट्टले सुदूरपश्चिम भरिको तथ्याङ्क हेर्दा विभिन्न किसिमका घटनाहरू सबैभन्दा कम बाजरामा रहेको र त्यसपछि डडेलधरामा कम रहेको जानकारी दिँदै डडेलधरामा शान्ति सुरक्षा मजबूत नै रहेको बताएका छनृ तर यस क्षेत्रमा हुने शान्ति सुरक्षासँग सम्बन्धित घटनाहरूमध्ये तेत्तीस प्रतिशत मुद्दाहरू आत्महत्याकै रहेको र यो चुनौतीको रूपमा रहेको बताएका छन् तनावका कारण बढ़ीजसो आत्महत्या हुने गरेको उनले बताएका छन् अपराध नै नहुँदा प्रहरी सुस्त जस्तो देखिएको बताउँदै उनले डडेलध्रमा प्रहरीलाई सुस्त भएको छ भन्न नमिल्ने तर्क व्यक्त गरेका छन् कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी शाही प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहका साथै विभिन्न क्षेत्र तथा निकायका नागरिकको उपस्थिति रहेको थियो यसैबीच जिल्ला प्रहरी कार्यालय को प्राङ्गणमै सो कार्यक्रमपछि गृह जिल्ला डडेलधुरा रहेका एआईजी साउदलाई डडेलधुरा उद्योग वाणिज्य संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको छ प्रहरीको उच्च पदमा पुगेर जिल्लाको गौरव बढाउनका साथै शान्ति सुरक्षा चुस्त दुस्त पार्न महत्वपूर्ण भूमिका निभाएको भन्दै कदरपत्र सहितमा आएको चिनो प्रदान गरिएको हो कदरपत्र ग्रहण गर्दै एआईजी साउदले आफू नेपाल प्रहरीको उच्चस्त पदमा पुगेकोमा डडेलधुरावासी भएकोमा गौरव गर्दै डडेलधुराको शान्ति सुरक्षा कामका लागि आफू सधैँ कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेका छन् साथै छिमेकी जिल्ला बैतडीवासी रहेका डीआईजी भट्टलाई समेत उद्योग वाणिज्य संघले कदरपत्र र मायाको चिनो प्रदान गरेको छ चिसो बढेसँगै बझाङका सबै विद्यालय बन्द भएका छन् चिसो मौसमका कारण विद्यार्थीलाई समस्या हुने भएपछि विद्यालयहरू बन्द गरिएको हो निजी विद्यालय पनि बन्द भएका छन् विद्यालय माघको अन्तिममा मात्रै खोल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ हिमपात भएका कारण अघिल्लो वर्षभन्दा पहिले नै विद्यालय बन्द भएका हुन् बझाङका प्रावि दुई सय पञ्चानब्बे निमावि चौरासी मावि चालिस र उमावि उनाचालिस तथा निजी तेत्तीस विद्यालय गरी चार सय एकानब्बे विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ बढ़दो विद्युत भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रूपमा कञ्चनपुरका ग्रामीण क्षेत्रमा बासिन्दा सौर्य ऊर्जाको प्रयोग पनि गर्न थालेका छन् बैतडीमा रहेको दुर्गा मावि सिमारमा विद्यार्थीले तालाबन्दी गरेका छन् शिक्षकहरूले विद्यालयमा नियमित अध्यापन नगराएपछि विद्यार्थीले बुधबारदेखि तालाबन्दी गरेका हुन् विद्यालयमा तालाबन्दी गरेपछि पढ़ाई प्रभावित भएको छ विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै पढ़ाउन छोडेपछि विद्यालयमा पढ़ाई नभएको विद्यार्थी खेमराज बोहराले जानकारी दिएका छन् विद्यालयमा गएपछि नपढेरै घर फर्कनु परेपछि विद्यालयमा ताला लगाइएको बोहराले बताएका छन् विद्यालयमा लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा समस्या भएको स्थानीय गंगासागर जोशीले जानकारी दिएका छन् विद्यालयमा तालाबन्दी गरेपछि हिजो यसबारे सलफल गर्न सबैलाई पत्र पठाइएको भए पनि सरोकारवाला अभिभावक उपस्थित नभएपछि सलफल हुन नसकेको विद्यालयले जनाएको छ लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको विवादमा रहेको विद्यालयमा पटक पटक पढ़ाई प्रभावित हुँदै आएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ आर्थिक वर्षको आधा बितिसक्दा पनि बैतडीमा विकास निर्माणमा विनियोजित बजेटले गति लिन सकेको छैन जिल्ला भित्रिएको पुँजीगत बजेट हालसम्म अठार प्रतिशत मात्रै खर्च भएको छ आधा आर्थिक वर्ष बितिसक्दा विभिन्न सरकारी कार्यालयको गरी पुँजीगत बजेट अठार दशमलव एक नौ प्रतिशत मात्रै खर्च भएको देखिएको छ कोष तथा लेखा नियन्त्रणको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस अठाइस गतेसम्ममा पुँजीगततर्फ एक अर्ब सैतिस करोड़ छ्यानब्बे लाख विनियोजित बजेट मध्ये जिल्लामा पच्चीस करोड़ नौ लाख पैंतिस हजार मात्र खर्च भएको छ विकास बजेट अघिल्लो आर्थिक वर्षकै गतिमा खर्च भइरहेको कोष तथा लेखा नियन्त्रक दिलीप साईले बताएका छन् यो पालि पनि विकास सुस्त नै चलेको छ उनले भने अघिल्लो आर्थिक वर्षभन्दा फरक छैन विकासे अड्डाहरू जिल्ला विकास समिति सुदूरपश्चिम डिभिजन सड़क कार्यालय सिंचाई वन कृषि लगायतका कार्यालयहरूमा विकास निर्माणका काम विगत वर्ष झै सुस्त गतिमा चलेका छन् आर्थिक वर्षको चौमासिकमा त झन विकास बजेट सात प्रतिशत मात्रै खर्च भएको थियो दोस्रो चौमासिकमा पुँजीगत खर्च दस प्रतिशतले वृद्धि भएको कोष नियन्त्रक साईले बताएका छन् चारोतर्फ छ्यालिस प्रतिशत खर्च भएको छ भने पुँजीगत बजेट भने सुस्त गतिमा खर्च भइरहँदा यो वर्ष पनि ठूलो रकम फ्रिज हुने देखिएको छ समयमै विकास निर्माण सम्पन्न नहुँदा बैतरीमा गत आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा बयालिस करोड़ बढ़ी रूपियाँ फ्रिज भएको थियो जिल्लामा आउने विकास बजेट समयमै सही ठाउँमा खर्च गर्न नसक्दा यो वर्ष पनि ठूलो रकम फ्रिज हुने अवस्था रहेको हो समयमै भुक्तानी नहुनु योजना लागू गर्दा विवाद हुनु र बजेटको निर्देशिका अनुसार विकासका काम नहुनुले विकासका लागि जिल्लामा आउने रकम सदुपयोग हुन सकेको छैन दार्चुलाका व्यासी समुदायको अगुवाईमा दार्चुलाको सर्वदलीय सर्वपक्षीय टोली विकास माग्दै काठमाडौँ पुगेको छ झण्डै दुई सातादेखि जिल्लाको टोलीले मन्त्री राजनीतिक दलका नेता राजदूतावाससँग भेटघाट गरिरहेको छ जिल्लाको टोलीले हिजो काठमाडौँमै पत्रकार सम्मेलन समेत गरेको छ दार्चुलाको तिङ्कर रिपुलेक हुँदै कैलाश मानसरोवर मार्ग जोड्नुपर्ने सरकारले प्राथमिकताका साथ सड़क खुलाउन पहल गर्नुपर्ने लगायतका माग राख्दै टोली काठमाडौँमा गएको हो यस्तै टोलीले चुनिया राजदूतलाई भेट गरी विगत केही वर्ष अघिबाट दार्चुला मार्ग भएर बस्ने नेपालीलाई प्रवेश निश्चित गरिएको मानसरोवर खुला गराइदिन आग्रह गरेको दार्चुला उद्योग वाणिज्य संघका उपाध्यक्ष गेलबु सिंह बोहराले बताएका छन् यस्तै निर्माणमा ढिलाइ भइरहेको दार्चुला तिङ्कर सड़क तीव्रता दिन विभिन्न मन्त्रालयमा गएर मन्त्रीहरूलाई आग्रह गरिएको छ यस वर्षबाट दार्चुला तिङ्कर सड़कको नाम महाकाली करिडोर राखिएपछि जिल्लावासीले तिङ्कर सड़क निर्माणमा ढिलाइ नगर्न ध्यान आकर्षण गराएका हुन् A division club Manang Marsyangdi धनगढ़ीमा जारी Bhageshwar group Sudurpaschim Khaptad gold cup दुई हजार त्रिहत्तरको उपाधि नजिक पुगेको छ हिजो धनगढ़ी रंगशालामा भएको खेलमा भारतको दिल्ली युनाइटेडलाई स्तब्ध पार्दै मनाङ उपाधि नजिक पुगेको हो हिजो दिउँसो भएको खेलमा मनाङले दिल्लीलाई तीन एक गोल अन्तरले किनारा लगाएको छ खेलको शुरूआतमा दिल्लीले गोल गर्दै खेलमा अग्रता लिने प्रयास गरे पनि मनाङले त्यो प्रयासलाई विफल पारेको हो जितपछि प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक च्युरिङ लोप्सेन गुरूङले उपाधि जित्ने दावी गर्दै फाइनलमा पनि यस्तै खेल खेलेर खप्तड़ गोल्ड कपलाई आफ्नो फोल्टामा पार्ने बताएका छन् गोल्ड कप अन्तर्गत आज दोस्रो सेमी फाइनलमा सुदूरपश्चिम एघार र काठमाडौँको संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् पुस एक्काइस गतेदेखि सञ्चालन भइरहेको वर्ल्ड कपको विजेताले नगद पाँच लाख र उपविजेताले दुई लाख एकाउन्न हजार पाउनेछन् माघ एक गतेसम्म सञ्चालन हुने गोल्ड कपको उत्कृष्ट खेलाड़ीले यमहा मोटरसाइकल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम एघार स्पोर्ट्स क्लबले जनाएको छ स्थानीय विकास मन्त्रालयले स्थानीय तहको प्रतिवेदन मन्त्री परिषदबाट स्वीकृत हुनसाथ प्रत्येक स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कम्तीमा चार कर्मचारी खटाउने तयारी थालेको छ मन्त्री परिषदले स्थानीय तहको प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै गाविसको संरचना खारेज हुने र नयाँ संरचना सक्रिय हुने भएकाले मन्त्रालय नयाँ संरचनाका लागि कर्मचारी व्यवस्थापनमा जुटेको छ मन्त्रालयले संक्रमणकालीन व्यवस्थापनका लागि एकजना कार्यकारी अधिकृत एकजना इन्जिनियर एकजना नायब सुब्बा र एकजना लेखा हेर्ने कर्मचारी खटाउने तयारी थालेको हो यस्तै अहिले गाउँ विकास समितिमा सचिवको रूपमा रहेका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने मन्त्रालयको तयारी छ यो कर्मचारी व्यवस्थापन अल्पकालीन योजना भएकाले थप व्यवस्थाबारे अध्ययन भइरहेको स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन् जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकामा गरेर अहिले सत्र हजार कर्मचारी कार्यरत रहेका छन् मन्त्रालयले स्थानीय तहमा तिनै कर्मचारीलाई पहिलो चरणमा व्यवस्थापन गर्न लागेको हो मन्त्रालयले गरेको अध्ययनले शिक्षक स्वास्थ्यकर्मी सेवा केन्द्रमा रहने कर्मचारी नगर प्रहरी बाहेक पनि एउटा गाउँपालिकामा जना नगरपालिकामा जना र उपमहानगरपालिकामा कम्तीमा पनि जना कर्मचारी चाहिने प्रस्ताव गरेको छ यस्तै महानगरपालिकामा कम्तीमा पनि एक सय पचहत्तरजना कर्मचारी आवश्यक पर्ने मन्त्रालयको प्रस्ताव रहेको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 बन्द तलब नपाएको भन्दै शिक्षकले पढाउन छोडेपछि बैतडीको एक माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी बैतडीमा पुँजीगत बजेट हालसम्म अठार प्रतिशत मात्र खर्च दार्चुलाको एक टोली विकास माग्दै काठमाडौँमा र संघीय संरचनामा स्थानीय तह अन्तर्गत गाउँपालिकामा दुवै र गाविस सचिवलाई वडा सचिव बनाइने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै विविध नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार